नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू आजको जागरत पूर्णिमा दसैँको समापन गरियो संरक्षणको पर्खाइमा पाण्डवले नुहाएको पाण्डव खानीको पञ्चधारा एकजना स्वास्थ्यकर्मी सहित बागलुङमा नौजनालाई कोरोना संक्रमण पुष्टि जिल्ला प्रहरी कार्यालय बागलुङद्वारा डेढ महिनामा एक सय नौ फरार प्रतिवादी पक्राउ र बरेङ गाउँपालिकामा आर्थिक अवस्था कमजोर भएकाले सहयोग घर स्थान शिक्षण पेसासँगै व्यावसायिक बाख्रा पालन गर्दै सिगानाका कार्की ओ दाइ दाइ दुली त भागी नि दुदा मलाई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 सकिने भए पनि दुर्गा पक्ष भने आजबिन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ लक्ष्मी पूजाको पन्ध्र दिन अघि महालक्ष्मी लक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ यस पूर्णिमालाई कैमुडी पनि भनिन्छ आज राति जुवा खेल्ने विधान समेत रहेको गौतमले बताउनुभयो कोजाग्रत पूर्णिमामा सबै बलि पुरा गर्ने दिन अर्थात् अखिल बलिपूर्ति गरेपछि दसैँ समाप्त हुन्छ महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरी गरिन्छ गलकुटमा केही मानिसहरूले भने कोजागरत पूर्णिमाको व्रत रहेको दिन भोलि शनिबार विजया दशमीलाई समापन गर्ने भएका छन् गलकुट नगरपालिका वार्ड नम्बर दस स्थित पाण्डवखानी गाउँ जसको इतिहास हिन्दूको सबैभन्दा ठुलो ग्रन्थ मध्येको एक महाभारतमा रहेका कुन्ती र माद्रीका छोरा पाण्डवसँग जोडिएको छ पाँच पाण्डवले बाह्र वर्ष वनवासका क्रममा गलकुटको पाण्डवखानीमा आएर तामाको खानी खनेका कारण पाण्डवखानी रहेको किम्बदन्ती रहेको छ पाण्डवखानीको गत ग्याथरमा पाँच पाण्डवले नुहाउने गरेको पञ्चधारा तीस क्षेत्रमा रेगिस रेगिस वरे मन्दिर र पाण्डवकाण्डे माध्यमिक विद्यालयको प्राङ्गणमा कुन्तीमाईको मन्दिर छ अहिले पञ्चधारासहित ती मन्दिर संरक्षणको अभावमा निकै जीर्ण अवस्थामा छन् संरक्षणको अभावका कारण पाँच पाण्डवले नुहाएको पञ्चधारा पूर्णीय अवस्थामा छ भने रेगिसवरे मन्दिर र कुन्तीमाई मन्दिर जीर्ण अवस्थामा पुगेको छ धृत राष्ट्रका भाइ पाण्डुका कुन्ती र माद्री नामका दुई पत्नी थिए कुन्तीबाट युधिष्ठिर भीम र अर्जुन जन्मिए माद्रीबाट नकुल र सहदेव जन्मिए जन्मिएका थिए यी पाँचजनालाई पाण्डव भनिन्थ्यो जसमध्ये युधिष्ठिर सत्यवादी र आदर्शवादी थिए भीममा शक्ति र साहस थियो अर्जुनमा शिव र जाँगर तथा नकुलमा ज्ञान र बुद्धि थियो सहदेव रूपवान तथा अनुशासित थिए गुरुको असल निर्देशन तथा आफ्नो शक्ति र योजनाबाट पाण्डवहरूले इन्द्रप्रस्थ नामको राज्य कायम गरेका थिए धृतराष्ट्रका छोराहरू भने पाण्डवलाई देखि सहदैनथे उनका सयजना छोरा मध्ये दुर्योधन र दुशासन उद्दण्ड थिए पाण्डवहरू सत्यवादी धर्मात्मा र कर्तव्य कर्तव्य परायण थिए कौरवहरू धूर्त स्वार्थी र घमण्डी थिए उनीहरू विभिन्न षड्यन्त्र गरेर पाण्डवलाई दुःख दिन्थे एक दिन कौरवले सल्लाह गरी पाण्डवसँग पासा खेल्ने र हराउने योजना बनाए पासा खेल्दा पाण्डवले जितेमा कौरवले आफ्नो आधा राज्य उनीहरूलाई दिने भए पाण्डवले हारेमा उनीहरूले बाह्र वर्ष वनवास र एक वर्ष अज्ञातवास जानुपर्ने शर्त राखियो जाल गरेर कौरवले पासा जितेपछि शर्त अनुसार पाण्डवले राज्य छाडेर वनवास लागे वनवासकै क्रममा बागलुङ जिल्लाको पाण्डव खानेमा केही समय आएर बसेको किम्बदन्ती रहेको सतहत्तर वर्षीय स्थानीय पुनराम पुन बताउनुहुन्छ मैले पनि हजुरबाले भनेको सुनेको हुँ पाण्डवहरूले आएर तामा खाने खनेको पञ्चधारामा नुवा पाएको कुरा पुनले भन्नुभयो तर यहाँ तामाको खाने अवश खानेको अवशेष छ पञ्चधारा पनि छ र पाण्डवका ठुली बहिनी रेगिसवरेको नाममा र आमा कुन्तीको नाममा मन्दिर समेत भएकाले विश्वास योग्य छ पाण्डवकी आमा कुन्ती पनि नुहाएर फर्कने क्रममा सो स्थानमा मृत्यु भएकाले पाण्डव खानेको जियाथर स्थित पाण्डव खाने माध्यमिक विद्यालयको प्राङ्गणमा उहाँको सब गाडिएकाले कुन्ती माता मन्दिर निर्माण गरिएको बताइन्छ इतिहास बिर्सँदै गएको सन्दर्भमा यसको को खोज संरक्षण तथा प्रचार प्रसार गर्नुपर्ने उहाँको जोड छ निकै गर्विलो इतिहास बोकेको यस क्षेत्रको संरक्षण नहुँदा इतिहास मेटिँदै जाने सम्भावना रहेको स्थानीय बताउँछन् मा खोलाको किनारमा अवस्थित पाण्डवले नुहाएको पञ्चधारा नुहाएपछि पूजा गर्ने शिवलिङ्ग र रेगिश्वरे मन्दिर रहेको स्थानमा वन जङ्गलले ढाकेको मात्रै छैन त्यहाँ पुग्ने बाटो समेत अस्तव्यस्त भइसकेको छ एउटै ढुङ्गालाई कुदेर पाँचवटा पालबाट पानी आउने बनाइएको धारा अहिले पुरिने अवस्थामा पुगेको छ धारामा लेउ भरिएर पानी खस्ने छोडेको छ परापूर्व कालमा पाँच पाण्डव वनवास आएको समयमा पाण्डवहरूले त्यस स्थानमा नुहाउने र पूजापाठ गर्ने गर्दै आएको कथन छ विक्रम सम्मत अठार सालसम्म पञ्चधारा पुरानै अवस्थामा रहे पनि सोही वर्ष आएको बाढीले पञ्चधारामा क्षति पुगे पनि दुई अडचालिस सालमा पुनः निर्माण गरिएको पुनराम बताउनुहुन्छ पुनका अनुसार त्यस यता संरक्षणमा कसैले पहल र चासो नदेखाउँदा इतिहास मेटिन थालेको छ बाडीले ठुली बहिनी रेगेश्वरी मातालाई बगाई रिडीमा लगेको र कान्छी बहिनी पाण्डव खानेमै रहेकाले माघ सङ्क्रान्तिमा रिडी र पाण्डव खानेमा एकसाथ मेला लाग्ने गरेको स्थानीय चुडाबहादुर राणाको भनाइ छ पुष मसान्तको रातभरि जागराम बस्ने पूजा गर्ने र सङ्क्रान्तिका दिन बिहान फुलहरू माङ्लोमा विसर्जन गरेमा आँटेको पुग्ने जनविश्वास रहेको छ पञ्चधारा सहित अन्य मन्दिरको संरक्षण गर्ने योजना भए पनि बजेटको अभाव भइरहेको गलकुट नगरपालिका वार्ड नम्बर दस पाण्डवखानेका वडा अध्यक्ष तिला घरतीले बताउनुभयो परापूर्व कालको एउटा इतिहास हाम्रो गाउँमा छ यसलाई जोगाउने हाम्रो दायित्व पनि हो पुनले भन्नुभयो आगामी वर्ष पञ्चधारा संरक्षणको कार्यक्रम ल्याउने योजना छ घरतीका अनुसार पाण्डव खानेमा तामा खानेको निकै सम्भावना भए पनि सरकारले खाने उत्खननमा रोक लगाएका कारण समस्या भएको बताउनुभयो बागलुङमा इतिहास बोकेको पाण्डवले नुहाएको पञ्चधारालाई संरक्षण र प्रचार प्रसार गर्न सकेमा ऐतिहासिक र धार्मिक हिसाबले पाण्डव खानीलाई अघि बढाउन सहज हुने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो पाण्डवका विषयमा धेरै इतिहास रहेकाले यसका विषयमा स्थानीय र स्थानीय सरकारले थप खोज अनुसन्धान गरेर संरक्षण तथा प्रवर्धन गर्न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 संक्रमण पुष्टि भएको छ क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका एकजना सत्ताइस वर्षीय महिला स्वास्थ्य कर्मी बागलुङ नगरपालिका वडा नम्बर चारका त्रिपन्न वर्षीय पुरुष बागलुङ नगरपालिका वडा नम्बर तिनका छैसठी वर्षीय पुरुष बागलुङ नगरपालिकाका सोह्र पच्चिस एकाउन्न छब्बिस अडचालिस अन्ठाउन्न र अन्ठाउन्न वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो प्रमुख खनालले बागलुङ नगरपालिका वडा नम्बर तिनका छैसठी वर्षीय पुरुष कोरोनाको लक्षण देखिएपछि धौलागिरा अस्पताल बागलुङमा भर्ना भई स्वाप सङ्कलन गरी पिसिआर परीक्षण गरिएको र अन्य काठमाडौँदेखि आएका कन्ट्राक्ट ट्रेसिङमा परेकाहरू रहेको बताउनुभयो उहाँले मध्ये केही होम आइसोलेसनमा बस्ने र केहीलाई धौलागिरा अस्पताल बागलुङ र बागलुङ नगरपालिकाको आइसोलेसन कक्षमा राखे राखिएको बताउनुभयो जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो डेढ डेढ महिना अवधिमा एक सय नौजना फरार फरार प्रतिवादी पक्राउ गरेको छ पछिल्लो समय बागलुङ प्रहरीको सक्रियतासँगै फरार अभियुक्त पक्राउ घरेलु मदिरा नष्ट र गाँजा फडानीले तीव्रता समेत पाएको छ जिल्ला अदालत बागलुङबाट मुद्दा फैसला सुनाई कार्यान्वयन हुन एक सय नौ फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो प्रहरीले विभिन्न समयमा सार्वजनिक मुद्दा परि फैसला कार्यान्वयन हुन बाँकी रहेका प्रतिवादीलाई पक्राउ धमाधम पक्रने क्रम जारी रहेको जनाएको छ यस्तै प्रहरीले प्रहरीले आज मात्रै दुई हजार बहत्तर माघ दस गते सार्वजनिक अपराध मुद्दामा जिल्ला अदालतबाट रु छ सय जरिवाना भुक्तानी गर्न बाँकी रहेका बागलुङ नगरपालिका वार्ड नम्बर चारका सत्ताइस वर्षीय कृष्ण किसानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ प्रहरी नायब उप राजेन्द्र रेग्मीका अनुसार सबै पक्राउ पर्ने एक सय नौजना फरार प्रतिवादी मध्ये सबैभन्दा थोरै रु एक सय जरिवानादेखि पचपन्न लाख जरिवानासम्मका अभियुक्त रहेका छन् भने सात दिनदेखि बिस वर्ष कैद भुक्तान गरे र बाँकी रहेका प्रतिवादी रहेका छन् जिल्ला प्रहरी कार्यालयसँग झन्डै चार सय फरार प्रतिवादीको सूची रहेको छ प्रहरीले सबै फरार प्रतिवादीलाई पक्राउ गर्ने लक्ष्य लिएको छ प्रहरीले पछिल्लो एक महिनामा मात्रै पचास हजार भन्दा बढी गाँजाका बोट नष्ट र पन्ध्र हजार लिटर भन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको छ अदालतबाट मुद्दा फैसला भई कार्यान्वयन गर्न बाँकी रहेर फरार सूचीमा रहेकालाई प्रहरीले सुरक्षीका आधारमा घर अथवा सम्पर्कमा रहेको क्षेत्रबाट पक्राउँदै आएको छ बरिङ गाउँपालिकाको पुनः पुन परिवारद्वारा वडा नम्बर दुई होग्दी शेरका विपन्न बालबालिकाले सहयोग रकम हस्तान्तरण गरिएको छ बरिङ गाउँपालिका वडा नम्बर दुई सोडाला घर भई हाल काठमाडौँ बस्ने विष्णु कुमारी पुनको छोरा फटिक बहादुर पुन र बुहारी सुनिता अधिकारी पुन र नातिनी सुप्रेम पुनले पच्चिस हजार पाँच सय रुपियाँ बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो कोरोना भाइरस कोभिड उन्नाइसको महामारीको समयमा आर्थिक विपन्न असहाय एकल महिला गरी चालिसजनाले सहयोग सामग्री हस्ता हस्तान्तरण गरिएको हो त्यस्तै पुनो परिवारले विपन्न दुई बालबालिकाले दुई हजार पाँच सय रुपियाँका दरले सहयोग गर्नुभएको छ विपन्न व्यक्तिहरूसँगको भेटघाट कार्यक्रममा शुक्रबार आमा विष्णु कुमारी पुन र छोरा फटिक बहादुर पुनले विपन्न काउचा र विप्ला काउचालाई रकम हस्तान्तरण गर्नुभएको हो बागलुङ नगरपालिका वार्ड नम्बर आठ सिगानाका एक शिक्षकले शिक्षण पेसासँग व्यावसायिक बाख्रा पालनका लागि उदाहरणीय बन्नुभएको छ स्थानीय भगवती आधारित विद्यालयका प्रधानाध्यापक भद्रबहादुर कार्की शिक्षण पेसामा लागेको तेइस वर्ष भयो तर उहाँ अहिलेसम्म अस्थायी हुनुहुन्छ कार्कीले व्यावसायिक खेतीका लागि सन्देश दिन एक वर्ष अघिदेखि बाख्रा फर्म सञ्चालन गर्नुभएको छ उहाँ बिहान र बेलुकाको समयमा बाख्रा चराउने र डाले घाँस काट्ने गर्नुहुन्छ दिउँसो उहाँकी श्रीमती लक्ष्मी कार्कीले सघाउ down लक्ष्मी सार्कीले कार्कीले सघाउनुहुन्छ यसरी अतिरिक्त व्यवसाय गर्दा शारीरिक तथा मानसिक रूपमा सन्तुष्टि समेत मिलेको शिक्षक कार्कीको अनुभव छ उहाँले बाख्रा पालनका लागि पाँच रोपनी भन्दा बढी क्षेत्रफलमा निमारो निमारो राई खनियो दुधिलो बेन्डुलो लगायतका डाँडले घाँसको खेती समेत गर्नुभएको छ शिक्षक कार्कीले लक्ष्मी कृषि फार्ममा हाल खरी क्रस बोय जातका पैँतिस बाख्रा बोका छन् कार्कीले खरी जातलाई बिस्तारै हटाएर बोय जातको बाख्रा पाल्ने योजना अनुसार लगानी समेत बढाउँदै लग्नु भएको छ बाख्रा पालनका लागि गोठमा भएको भैँसी र गोरु बेचेर खोर निर्माण गर्नुभएका कार्कीले हालसम्म चार लाख भन्दा बढी लगानी गरिसक्नु भएको छ शिक्षण पेसामा अस्थायी भएका कारण अवकाश हुँदा आर्थिक रूपमा केही नहुने भएपछि वैकल्पिक पेसा अँगाल्न थालेको उहाँको भनाइ छ बोर्जातको स्वादिष्ट मासु र धेरै हुने भएकाले यसप्रति धेरैको आकर्षण रहेको छ यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुन एकपटक आज कोजाग्रत पूर्णिमा दशैँको समापन गरिँदै संरक्षणको पर्खाइमा पाण्डवले नुहाएका पाण्डव खानेको पञ्चधारा एकजना स्वास्थ्य कर्मी सहित बागलुङमा नौजनालाई कोरोना संक्रमण पुष्टि जिल्ला प्रहरी कार्यालय बागलुङद्वारा डेढ महिनामा एक सय नौ फरार प्रतिवादी पक्राउ र बरेङ गाउँपालिकामा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग हस्तान्तरण शिक्षण पेसासँगै व्यवसायिक बाख्रा पालन गर्दै सिगानाका कार्की